अभिव्यक्तिको अर्को माध्यम उद्गार रिक्सा गाडीहरूको काकाकुल काठमाडौँ काठमाडौँको दया लाग्दो प्रश्न आएन निलम्ती अझै आएन आएन निलम्ती अझै आएन नआइदिनाले उरात लाग्दो वैशाख भेटको धुपमा पटनाले भिजेर निशुल्क म गोपाल म गोपाल अर्थात् गोपालहरूले पानी पिउन नपाएको पीडा लामो समय भ्रम बाँध्न सफल अर्को कपोल फलपित आरोप सुनाउन सफल उपयोग दुरुपयोग उपयोग दुरुपयोग र प्रयोगको शिकार असफल मेलम्चीको कथा देखाको यथार्थ सुन्नुपर्ने कामहरू हराएकाहरूलाई नै सुनाइरहेछु देखाको यथार्थ सुन्नुपर्ने कामहरू हराएकाहरूलाई नै सुनाइरहेछु यो घटना देख्दा भएको भएका कवि योगी बुढाथोकीले म गोपाल अर्थात् गोपालहरू उहाँको कविता कृतिको एउटा कविता अंश बोलेर आजको उद्घारको उद्घान गरेका छौं कार्यक्रम उद्घार सुनेर बसिराख्नुभएका सम्पूर्ण सृजनशील मनहरूमा प्राविधिक साथी राजुका ओझा र म रमेश पौडेल हार्दिक स्वागत परिवारमा बहुविधाका स्रष्टा हुनुहुन्छ भियोजी बुढाथोकी उहाँ कवि गजलकार यात्राकार मुक्तकार र राम्रो साहित्यिक अभियन्ता पनि भनेर मैले सम्बोधन गरेको छु उहाँ यतिखेर रेडियो नेपालको स्टुडियोमा हुनुहुन्छ म यहाँलाई हार्दिक स्वागत गर्छु कार्यक्रमहरू धेरै विधामा कलम चलाउनु भएको छ लगभग तिसको दशकदेखि नै सक्रिय हुनुहुन्छ नि नेपाली साहित्यमा है बत्तिस सालदेखि सुरु गरेर हो लेखन यात्रा पहिला चाहिँ के लेख्नुभयो पुरै कविता नै हो कविताबाट कविताबाट गजलमा पुगेँ गजलबाट मुक्तमा पुगेँ र अहिले नियात्रामा पुगेँ बयालिस सालमा आरोहण प्रकाशनबाट समयलाई सन्तोष छैन भन्ने कविता कृति भन्नुभएको है पहिले हजुर अनि त्यसपछि उन्चास सालमा काठमाडौँ धाइरहेको थियो कविता कृति हो नि छिटेका यादहरू प्रकाशनले त्रिपन्नमा थाप्यो है कवितामा म गोपाल अर्थात् गोपालहरू कविताको अंश बोलेर आजको ऊर्जाको उठान गरेका छौँ गजलको सुरुवात चाहिँ बाहन्न सालमा गर्नुभयो आफन्तका सोचहरू बाहन्नमै निकाल्नु भयो गजल तिम्रो नाम होइन फुलका कुरा र प्रतिनिधि गजलहरू वियोगीका वियोगहरू यो चाहिँ मुक्त छन् प्रतिनिधि नेपाली गजल यो चाहिँ सम्पादन गर्नुभयो समकालीन नेपाली कविताको स्वर भनेर यो पनि सम्पादन गर्नुभयो पुरी निकाल्न थाल्नु भएको पनि दुई दशक भन्दा बढी हो नि साहित्यिक पत्रिका निकाल्नुहुन्छ नि पचास सालदेखि निकाल्नु थालेको शिवपुरी सन्देश पनि साहित्यिक क्रमशको क्रमशः अहिलेसम्म पनि निरन्तर छ यो साहित्यिक पत्रिका निकाल्न त बडो गाह्रो हुन्छ नि त्यसरी खानिराख्नु भएको छ साहित्यिक पत्रिका निकाल्नु बाँच्छ भन्ने भन्ने एउटा यो भर बढाउँदो आगोमा हाल्नु नै हो सुरुमा रहर रहरले हालियो हजुर अब अहिले बाध्यता छ ननिकाल्दाखेरि पनि तपाईँको रचना अर्को वैरो लाग्छ र नयाँ नयाँ चाहिँ लेखक जो बन्न खोजिराखेको छन् उनीहरूले अनुरोध गर्छन् जसरी पनि मेरो छाप दिनु होला बरु सम्पादन गरेर केही फरक पर्दैन भनेर पनि फेरि अनुरोध गर्नुहुन्छ त्यो गर्दा गर्दै कतै त्यहाँ निकाल्नै पर्ने फेरि निकाल्नु पनि त्यो बाध्यता हो र सुरु सुरुमा जागिर पनि थियो जागिरको पैसाले पनि निकालिन्थ्यो अहिले जागिर अब अहिले जागिर पनि छैन र पेन्सनबाट यसले धनी गएको थियो पैसाले र भन्नुपर्दा यो चाहिँ प्रेस काउन्सिलबाट सूचना विभागबाट कमा परेको छ कमा भएको कारणले गर्दा साढे सत्र हजारले दिन्छ हजुर दुई चार हजार खप्यो आफै टाइप गर्यो आफै चाहिँ सबै आफै आफै गर्ने हुनाले त्यति गाह्रो भएको छैन भनेपछि त श्रमजीवी पत्रकारको नियम तरिका पो लागु हुन्छ तपाईँले हेर्नु हो भनेदेखि मेरो पत्रिकामा विज्ञापन छैन विज्ञापन छैन दिएको सन्देश के हो भने नयाँ प्रतिभाहरूलाई अगाडि ल्याउने कार्यक्रम गरेको छ हजुर प्रत्यक्ष मात्रामा गरेको छ हजुर आजको यो बसाइमा यहाँको सृजनशील जिन्दगी यहाँदेखि यहाँसम्म आइपुग्नु भयो नि त लामो लगभग चालिस वर्षको यात्रा तय गरिसक्नु भएको छ साहित्यिक यात्रा तय गरिसक्नु भएको छ स्वयं राम्रो लेख्नुहुन्छ त्यसमा पनि लेख्नेहरूलाई सँगसँगै लिएर हिँडौँ अझ अगाडि बढाउँ भन्ने एउटा पवित्र भिएर आउनुभएको छ नि एकदमै छ सुरुमै भन्नुपर्दा बयालिस सालमा जुन मेरो कुनै समयलाई सङ्ग्रह छैन भन्ने कविता सङ्ग्रह प्रकाशन भयो भइसकेपछि मेरो यात्रा लिन अवरुद्ध हुन्छ कि रोकिन्छ कि भन्ने पनि मलाई लागेको थियो कारण के भने त्यसमा एउटै एउटै शब्द थियो राजधानी बिपी गान्धी र बुद्ध जस्तो हुनुपर्छ होइन त्यसलाई लिएर अन्तलादेश कार्यालयले लिएर गयो होइन गइसकेपछि प्रकाशक रत्नकोजी त्यो साहित्यको कथाकार पनि हुनुहुन्छ हजुर उहाँबाट मलाई लिएर गयो अन्तराजी कार्यालय जो अहिले त्यो पोखरीको दिनमा थियो लिएर गइसकेपछि त्यो बिपी भन्ने शब्द भन्न हटाएसम्म यो दिन्न तपाईँलाई छोड्नेछु भनेर जाने तिन चार दिनसम्म भुलाइसकेपछि अन्तिममा केही नलागेपछि अनि साथीहरूसँग सल्लाह गरी के गर्ने भने बिपी भन्ने शब्द त्यो टिपेस लगाउँछु भनेपछि बल्ल बल्ल दियो र मैले खाएको वास्तवमा अब मेरो साहित्यिक यात्रा यही नै अन्तिम हो कि भन्ने पनि लागेको थियो तापनि नाम पनि लेख्नुहुन्छ दिदीको नाम पनि लेख्नुहुन्थेन धन्य जेल जानु परेको थियो भनिहाल्यो पछि दिदी भन्ने शब्दमा टिपेस लगाएपछि मात्रै त्यसलाई बजारमा ल्याउनु दियो र सुरुमा अब जुन अप्ठ्याएको थियो अप्याउँदाखेरि त्यहाँ नि यही अन्तिम हो कि भन्ने जस्तो लागेको थियो जब त्यहाँबाट बाहिर निस्कियो भने जन्ममा त ऊर्जा खटियो वास्तवमा लेख्नु पनि रहेछ दिदीभन्दा धेरै ठुला मान्छे रहेछन् भन्ने पनि लाग्यो र त्यसपछि निरन्तर मेरो पत्रिका पनि मैले हेर्नु हो भने माथिबाट एउटा लाइन छ साहित्यमा सम्राट पनि मान्नु हुन्छ भन्ने कुरो जुन दिदीले भन्नुभएको थियो त्यो कोटेसनले मलाई ऊर्जा दिएको छ म त्यसमा निरन्तर त्यसरी हजुर आजको यो बसाइमा यहाँको सृजनशील जिन्दगी सर्लकै आओस् भन्ने हो आधा घन्टाको बसाइमा कति नै कुराकानी गर्न भनिन्छ र रचनाहरू पनि सुन्नुपर्छ एउटा कविता चाहिँ सुनिहालौँ सुरुमा मेरो पछिल्लो कृतिबाट आदिवासी सपना कविताको शीर्षक आदिवासी सपना यसै थिए खोला नाला र पाल तलैया थिए मनोरम भिड पाकाहरू आफूलाई आदिवासीमा नाम लेखाउन अग्रसर कता हिँडे कता हिँडे यसै थिए आस्थाका मठ मन्दिर थिए ढुङ्गे धाराहरू आफूलाई आदिवासीको सूचीमा राख्न तयार कता हिँडे कता हिँडे यसै थिए पुष्पौँ चिनाउने सुन्दर कला थिए बरपिपलको जोडी भएर बसेका चौतारीहरू आफूलाई आदिवासीमा गणना गर्न आएको कता हिँडे कता हिँडे यतै थिए डापे मुनाल र मयूरहरू थिए भने मगमगाउने गुराँसहरू आफूलाई आदिवासीको नाम गुराउन इच्छुकहरू कता हिँडे कता हिँडे यतै थिए चिर परिचित मिलनसार अनुहार थिए झै झगडा नगर्ने पृथक संस्कारका अनुयायीहरू आफूलाई आदिवासीको छाप लगाउन रहर गर्थे कता हिँडे कता हिँडे यतै थिए पारीलाई घाम ताप्ने आँगन थिए लक्ष्यमा पुर्याउन सघाउने गोरेकाहरू आफूलाई आदिवासीको लक्ष्य लगाउन उद्धत कता हिँडे कता हिँडे यतै थिए गैरी टाढी र कल्याणका खेत थिए खान लाउन र जीवन जिउन सघाउने बारीका पाटाहरू आफूलाई आदिवासी हुँ भनेर गर्व गर्थे कता हिँडे कता हिँडे आदिवासी हो गर्व गर्ने कता हिँडे आदिवासी सपना कविता पढ्नुभयो फर्किने भन्ने कविता कृतिबाट छ यो शीर्षक चाहिँ कहाँ गएर फर्किँदाखेरिको रेडिङ भयो यो फर्किए वास्तवमा त्यहाँ भने विदेश गइसकेपछि मान्छेले भन्छन् अब यो विदेशमै बस्नुभयो उतै पलायन हुनुभयो नआउनु भयो र बाइस वास्तवमा त्यहाँ गइसकेपछि के पनि भयो भने मलाई त्यहाँ भएका प्रत्येक चिजहरू एउटा मदिरालयमा मदिरा कसरी बन्छदेखि लिएर त्यहाँ चाहिँ फलफुलहरू टिप्न त्यो त्यो कसरी लगाइन्छ र त्यहाँ गाई पालन कसरी हुन्छ भेडा पालन कसरी हुन्छ भनेर म प्रत्येक ठाउँमा पुगेँ पुगेर चाहिँ मैले चाहिँ हाम्रो जुन अहिले मुहार पुस्तिकामा राख्ने गरिन्छ त्यसमा म जहाँ पुगेँ जे देखेँ त्यही मैले यथार्थ कुराहरू त्यहाँ राख्दाखेरि कतिपयले प्रतिक्रिया के लेखेँ भने ल यो त जागिर भएछ यो चाहिँ रक्सी बनाउने ठाउँमा पनि जागिर भएछ कसैले भने कसैले फलफुल काट्ने ठाउँमा जागिर भएछ भने कसैले भेडा चराउने ठाउँमा जागिर भएछ भने तर म काहीँ पनि केही पनि थिएँ र म फर्किएँ त्यही फर्किएको प्रमाण हो नि त यो कृषि प्रमाण हो म गोपाल अर्थात् गोपालहरूको आवरण पृष्ठमा डक्टर ध्रुवचन्द्र गौतमले यसको लेख्नु भएको छ अलिकति बोलौँ है वियोगी बुढाथोकी नेपाली साहित्य र साहित्यिक पत्रकारितामा स्थापित नाउँ हो उनको कवितामा प्रयोगशीलता सरलता र शिक्षणता साथ पाउन सकिन्छ म गोपाल अर्थात् गोपालहरू वियोगीको काव्यिक उपलब्धिको ताजा नमुना हो यी कविताहरू प्रयोगशील छन् यी एकै शिक्षकका श्रृङ्खलाका भएर पनि स्वतन्त्र छन् जीवनका विभिन्न पक्षहरूलाई संवेदनशीलता र कुशलताका साथ टिपिएका उनिएका र मालाका रूपमा पाठकलाई पहिलाइएका यी कविताहरू पहिलेदेखि नै चर्चित छन् यो गोपाल श्रृङ्खला लेख्नुभयो नि त्यो लेख्नुको पछाडिको पूर्वालीको विषयमा हुन्छ यसलाई त्यसको रेन्डीमा अब जानु पर्दाखेरि यही नभनौँ कुनै एउटा पात्र थियो कुनै एउटा पात्रसँग मेरो परिचय भयो परिचय गोपाल भन्ने पात्रलाई गोपाल एउटा नाम कुनै कुनै एउटा साथीलाई गोपाल एउटा नाम हो र गोपाललाई पात्र बनाउनु पात्र कविताको नायक बनाउनु कविताको नायक किन बनाएँ भनेदेखि मैले त्यो साथीको त्यहाँनिर जुन पीडाहरू सुने पारिवारिक त्यहाँनिर जुन सुने घरायसी पीडाहरू सुने र अब यति चाहिँ वास्तवमा त्यहाँ बाँच्नुलाई पनि यति किसिमको त्यहाँ यति सङ्घर्ष गरेर आइरहेको पनि मैले बाँच्न कठिन छ भन्ने कुराहरू गरिसकेपछि मैले त्यो पात्रलाई एउटा बिम्ब बनाएर भनौँ एउटा नाम दिएर एउटा शीर्षक दिएर मैले कविता लेखेँ म गोपाल अर्थात् गोपालहरू भनेर लेखेँ लेखिसकेपछि यो मधुपकमा प्रकाशित भयो मधुपर्कमा प्रकाशित भइसकेपछि त्यहाँबाट धेरै पाठक प्रतिक्रियाहरू आइसकेपछि यसैलाई निरन्तरता किन नदिन्छ भन्ने कुरा आइसकेपछि यहाँ यहाँ यहाँ यहाँ रमेश पौडेल पनि हुनसक्छ जो पनि हुनसक्छ भनौँ मैले त्यसपछिको चाहिँ साहित्यिक यात्रामा वा त्यहाँ हिँडुल गर्दाखेरि होस् वा कुनै पनि त्यहाँ जस्तै चाहिँ मैले त्यहाँ किराहरू देख्छु भोग्छु सहन्छु र अरूले सहेको देख्छु ती कुराहरूलाई चाहिँ त्यही पात्रको नाम अगाडि राखेर यहाँ यो असङ्ख्य गोपालहरू छन् असङ्ख्य रमेश पौडेलहरू यहाँ छन् को छन् अब त्यो मलाई मात्रै थाहा गोपाललाई एउटा प्रतिनिधि पात्र बनाएर ती पात्रहरूका पीडा चाहिँ आफ्नो कवितामा आफ्नो हजुर हजुर मैले त्यो प्रयास गरेँ सायद अब एक सय आठ श्रृङ्खलाको एक सय आठ भन्यो भने तपाईँको हाम्रो हिन्दू धर्ममा त एक सय आठलाई जति मानिन्छ त्यही अनुसार चाहिँ सायद यसरी एक सय आठ श्रृङ्खलाको किताब पनि सायद भएको छैन होला र लेख्नु त मैले त्योभन्दा बढी पनि लेखेँ तर प्रकाशन गर्ने बेलामा एक सय आठलाई मात्रै मैले रोजेँ र मियाले यहाँ यहाँ असङ्ख्य गोपालहरू छन् को को गोपालहरू छन् ती गोपालहरू चाहिँ जसले पढ्छ पढिसकेपछि यो मेरो बारेमा लेखेको रहेछ भन्ने कुरो उनले चाहिँ त्यो कविताभित्र छिर्किएपछि मात्रै पत्ता लगाउन सक्छ यो गोपालहरू जहाँ पल्टाए त्यही कविता गर्दा भइहाल्यो एउटा श्रृङ्खलाबद्ध कविता नै हो यो एक्काइसौँ श्रृङ्खला अलिकति सुनाउनुहोस् न एक्काइसौँ श्रृङ्खला म गोपाल अर्थात् गोपालहरू पिउनु हुँदैनको नारा बोकेर छोटो परिचयका अनुहारहरू नसाबाट छुटाउन मित्रताको नाममा धर्ना कसेको देख्दा पिउनु हुँदैनको नारा बोकेर छोटो परिचयका अनुहारहरू नसाबाट छुटाउन मित्रताको नाममा धर्ना कसेको देख्दा म म गोपाल अर्थात् गोपालहरूसँग आफै विरुद्ध अनसन बस्ने उपाय खोजिरहेछु नितान्त निजी जीवन फल्न फुल्न नसकेर अभावको कारण सुकेको छ देखेर पनि नदेख्नेहरूसँग देखेर देखेर पनि नदेख्नेहरूसँग म गोपाल अर्थात् गोपालहरूको क्रियाकलापबाट पृथक बाँच्न खोजिरहेछु उमेरको आवश्यकता हो वा होइन उमेरको आवश्यकता अतिरिक्त हो वा होइन भन्छन् वैंशको आनन्द हो भन्छन् वैंशको आनन्द हो सम्झेर पनि बुझ्न कठिन परिभाषा म म गोपाल अर्थात् गोपालहरू अविवाहित बाँच्नुको नियति देशको वर्तमान परिवर्तन हो भनिरहेछु देशको वर्तमान परिवर्तन हो भनिरहेछु भनिरहेछु म गोपाल अर्थात् गोपालहरूलाई निरन्तर भनिरहेछु सुन्दर सुन्दर गोपाललाई एउटा बिम्ब बनाएर श्रृङ्खलाबद्ध रूपमा म चाहिँ कविता कृति निकाल्नुभयो यसको सोझो प्रतिक्रिया चाहिँ कस्तो पाउनुभयो एक त वियोगी बुढाथोकी नामै भनेर छोडेर गोपाल भनेर भन्थ्यो नि तपाईँलाई एउटै गोपाल भनेर बोलाएको पनि मैले नै धेरैले चाहिँ गोपालहरू भन्थे जसलाई होइन गोपालहरू कता हो गोपालहरू कहाँ गए गोपालहरू के भए भएपछि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 म सबैले प्रभु भन्छु सबैले मलाई प्रभु भन्नुहुन्छ होइन त्यो पनि एउटा के छ भनेदेखि म त्रिवन विश्वविद्यालयमा काम गर्थेँ शिक्षक शास्त्र अध्ययन संस्थामा मेरो पनि स्थायी जागिर हो तापनि एकपटक प्राध्यापक डाक्टर नरोत्तम प्रसाद उपाध्याय भनेको नि कन्ट्रोलर हुनुभयो हजुर कन्ट्रोलर भइसकेपछि उहाँले के भन्नुभएको छ भनेदेखि गोप्य शाखामा एउटा मान्छे विश्वासिलो मान्छे दिन्छौ भने म त लिन्छु न त म लिन्न हुँदैन उहाँसँग मेरो परिचय थिएन हजुर परिचय छैन कसैले त्यहाँनिर मेरो नाम दिएछन् दिइसकेपछि उहाँले बोलाउनु भयो म गएँ गइसकेपछि भएभरको साँचो त्यो गोप्यको मलाई जिम्मा लाउनु भयो ल तपाईँलाई जिम्मा लाएँ जे गर्नुहुन्छ भन्नु र उहाँको दुई वर्ष कार्यकालमा मैले पुरै जाने काहीँको गोष्ठी शाखा चलाएँ हजुर बेलुकामा चाहिँ हजुर दिनभरि म महाराजमा हुन्थेँ हजुर बेलुकामा थिएँ र उहाँ चाहिँ नि साईरामको भक्त हुनुहुन्थ्यो अहिले सत्य साई स्कुलै खोलेर बस्नु भएको छ हजुर उहाँले मलाई प्रभु भन्न थाल्नुभयो मैले उहाँलाई प्रभु भन्न थालेँ हुँदा आउँदा सबैले म प्रभु भन्छु त्यो कौ अनि शब्द नै मलाई यति प्यारो लाग्छ तपाईँलाई प्यारो भन्दा भन्दै भाइ होस् कोही छोरै होस् भने कता कता जाने कौ भन्न भइ नाति छ मलाई कौ भने सबैले कौ अब चाहिँ के सुनाउनुहुन्छ कवितै सुन सुनाउँछ यो अलि प्रगतिशील भयो भने थाहा छैन तर अलिकति हुने छ मृत्यु उत्सव कविताको शिक्षक मृत्यु उत्सव आस्थाले भरिएको मनलाई थालीमा सजाएर धेरै पटक मन्दिर पुगेर आफूले पुज्ने देवताको पाउमा सेट ठोक्दै हृदय रित्याउँदै मनलाई खन्याउँदै मैले पूजा गरेको साँचो हो यो कुनै सपनाको कुरा होइन प्रचारवादीको झुठो खबर पनि होइन यथार्थ भन्दा नजिकको मेरो आफ्नो अर्को संसार छैन सत्य भन्छु सत्य भन्छु म भन्दा बाहिर छैन अर्धाङ्गिनीलाई साथी राखेर जिउँदोमै मैले आफ्नै दाह संस्कार गरिसकेको छु सत्य सत्य मैले जिउँदै आसोच बारेर क्रिया क्रियाकर्म सिद्धाइसकेको थिएँ मरेपछि मैले मेरो मृत्युको कारण शोकमग्नहरूको अनुहार हेर्नुपर्ने छैन न त शोक पुस्तिकामा हस्ताक्षर गर्नेहरूको नाम पढेर परत पर्नु पर्नेछ न त भित्तामा रुवावासीको दर्दनाक अवस्था झेल्नु छ जे गरे मैले जे गरे मैले जिउँदोमै क्रिया बसेर ठिक गरेँ जीवन सङ्गिनीलाई छेउमा राखेर हार्नुपर्ने पर्ने संस्कार भन्दा प्यारो अर्को नजिकको देवता हुनै सक्दैन हुन्छ भने पनि मैले यो उमेरसम्म देखेको छैन आफूले पुज्ने भगवान भन्दा पर पुगेको छैन म माफ गर माफ गर मेरा अत्यन्त निकटका आफन्तहरू मरेपछि कोही रोला भनेर नमर्दै मैले स्वयं आफ्नो क्रिया गरिसके कसैलाई पीडा हुन्छ भने मेरो मृत्युमा सबैलाई रुनु पर्ने भए मेरो अवस्थानमा आऊ आऊ मैले वास्तविक देह त्याग्नु अगावै मेरै सामुन्ने बसेर आँसुको दह पोख अब अर्धाङ्गिनीले कुरा छोटाउनु पर्दैन अब अब अर्धाङ्गिनीले कुरा छोटाउनु पर्दैन सिन्दुल पोखाले र पोते छोडाल्नु पर्दैन कोरा बस्नु पर्दैन त्यस्तो पहिरनले मलाई भत्ती पोल्छ लगाउनु पर्दैन छोरीहरूले खल्को हल्नु पर्दैन छोराहरूले दागबत्ती दिनु पर्दैन जिउँदैमा मैले मलाई दागबत्ती दिइसकेको छु माफ गर मेरा आफन्तहरू माफ गर मेरा आफन्तहरू आर्थिक हुनुको अर्थमा प्राण पखेरु उम्नु अगावै संस्कार पालकको हैसियतले जिउँदैमा सकिएको कार्य भन्दा ओरको माया र परको सुख अब मलाई देख्नु छैन दिउँसैमा सकिएको भन्दा ओरको माया र परको सुख अब मलाई देख्नु छैन अब मलाई मृत्यु पश्चात कुनै मृत्यु भोग्नु छैन अब मलाई मृत्यु पश्चात कुनै मृत्यु भोग्नु छैन धन्यवाद मृत्यु सब कविता सुनाउनु यस्तो कविता कस्तो बेलामा लेख्नुहुन्छ अब जतिखेर चाहिँ अब छोड्छ भनौँ न अब कविता लेख्छु भन्ने पनि लेखिँदैन होइन चाहिँ अब मन मस्तिष्कमा चाहिँ आउँछ नि आउँछन् र देखिन्छ हाम्रो चाहिँ संस्कार त्यो कुराहरू अलिक देखियो बिहान उठ्ने बित्तिकै यो कविता त छोडेको होइन यो बेलुकै बेलुकाखेरि प्रायः बेलुका लेख्नुहुन्छ प्रायः बेलुका किन भन्दा बेलुकाको गन्ध यसमा छ क्या मृत्यु चेतना कविताहरू किन लेख्छन् लेखकहरू कविहरू अब एउटा कुरा संस्थाले चाहिँ नि सुनाउनु पनि हो गजल पनि लेख्नुहुन्छ नि हजुर गजलै किताब तिनवटा छापिसक्नु भएको छ हजुर एउटा दुईवटा गजल यसो सुनौ न आँखा आँखा सँग पिउनु बच्चा बेखवत सँग पिउनु बच्चा आँखा सँगै पिउनु बच्चा बस्दा बेखबर सँगै पिउनु बच्चा लाग्छ लाग्छ तिमी बिना बाँच्नै सक्दिनँ जस्तो लाग्छ लाग्छ तिमी बिना बाँच्नै सक्दिनँ जस्तो भन भन के जहर मिसायौ सँगै पुग्नु बस्दा आँखा जुदायौ सँगै पुग्नु बस्दा थाहै छैन देवसीमा पुगे कति बेला थाहै छैन बेहोसीमा पुगे कति बेला किन यति चिलायौ सँगै पिउनु बस्दा आँखा जुदायौ सँगै पिउनु बस्दा ये खबर बनायो समिति युवकलाई मिलाइसकेका थिए मेरा रहर सारा रहर मिलाइसकेका थिए मेरा रहर सारा सुनेर जिउँदायो सँगै पिउनु बस्दा आँखा जुदायो सँगै पिउनु बस्दा कहाँ बसी पिउँदैछौ भन्ने पनि भुल्यौँ हामीले हामीले कहाँ बसी पियौँ पिउँदैछौँ भन्ने पनि भुल्यौँ तिमी यसरी हरायौ सँगै पिउनु बस्दा आँखा दुधायौ सँगै पिउनु बच्चा बेखबर बनायौ सँगै पिउनु बच्चा आँखा जुदायो सँगै पिउनु बच्चा नेपाली गजलको सुरुवात मोतिरामले गरे त्यहाँदेखि यहाँसम्म आइपुग्दाखेरि हात पात रात पात सबै आयो होइन सबै आयो कुनै काठियाको पछाडि गौडी बनाउने अहिलेको यो गजल माहौल चाहिँ निकै परिवर्तन भइसकेको छ नि कस्तो लाग्छ वास्तवमा पहिला जुन रूपमा चाहिँ नि मोतीराम भट्टले भित्राएका थिए मोतीराम भित्रमा जुन चाहिँ एउटा पढ्नै पर भनौँ होइन प्रेमका कुराहरू धेरै नारी कुराहरू गर्छ कुराहरू रथले भरिएका थियो भनेदेखि अब अहिले त छैन अहिले चाहिँ नै एउटा जीवन भोगाएका कुराहरू देशका चित्रणहरू होइन पारिवारिक कुराहरू सबै सम्मिश्रण भएर चाहिँ गर्दा चाहिँ प्रत्येक सेयरले छुट्टै छुट्टै विषय वस्तुलाई चाहिँ उकालो गइरहेको हुन्छ अहिले शृङ्गार रथभन्दा पनि बाहिर गइसकेको छ त्यसले गर्दाखेरि अहिले तपाईँको भन्नुहुन्छ भनेदेखि गजल सबैभन्दा बढी लेख्ने विधायक बनिसकेको अवस्था हो यो अब एउटा गजल सुन्दाखेरि मेरो पहिलो गजल सङ्ग्रह आफन्तका चेटहरूबाट एउटा गजल रुजेका छन् आँखा नरुच्न तिमीले छाता ओढ्दा हुन्छ रुजेका छन् आँखा नरुच्न तिमीले छाता ओढ्दा हुन्छ सम्झनाले सलुला डाँडो बिन्ती हातमा जोड्दा हुन्छ रुजेका छन् आँखा नरुच्न तिमीले छाता ओढ्दा हुन्छ ठेस लागेको छ तनभरि ठेस ठेस लागेको छ तनभरि घाउ पनि छ मनभरि मलम लगाउन नसक्ने भए अन्तै यात्रा मर्दा हुन्छ रुजेका छन् आँखा नरुज्न तिमीले छाता ओर्दा हुन्छ बोल्नुको के अर्थ रह्यो बाँच्नुको चार के नै रह्यो बोल्नुको के अर्थ रह्यो बाँच्नुको चार के नै रह्यो के नै रह्यो यही जीवन हो भनेदेखि गतिलो नाता खोज्दा हुन्छ रुजेका छन् आँखा नजुन तिमीले पाता ओढ्दा हुन्छ नपिउने बाचा नपिउने नपिउने बाचा गरेको हुँ पिएको पनि हुँ जथाभावी नपिउने बाचा गरेको हुँ पिएको पनि हुँ जथाभावी पिएको मन पर्दैन भनेदेखि मनको पीडा बोल्दा हुन्छ रुजेका छन् आँखा नरुज्न तिमीले पाता ओढ्दा हुन्छ उज्यालो छ उज्यालो छ यो हृदयको घर फुल पनि फुलेको छ उज्यालो छ यो हृदयको घर फुल पनि फुलेको छ काँडामा फुल छेक्न यो योगीलाई रोज्दा हुन्छ हृदयका छन् आँखा नरुज्न तिमीले खाता ओर्दा हुन्छ सम्झनाले छलुङ्गा जाडो बिन्ती हातमा जोड्दा हुन्छ योगी बुढाथोकीको रचना सुन्दाखेरि पिउने बुढाको हरफ हरफ हरफमा कतै कति आउँछ है धेरैतिर आउँछ <laughs> धेरैतिर आउँछन् हजुर अब कतै कतै त अब कविताको नै पनि त्यही आएको छ हजुर एउटा पत्रिकामा पनि पढाएको छु मैले यो साहित्यमा लागि साहित्यमा लाग्ने पेपरहरूको एउटा रोचक कथा पनि पढाएको छु मैले हजुर त्यो नेपाल भन्ने पत्रिकाले निकालेको थियो हजुर हजुर र साहित्यकारहरूमा मलाई रोएछन् भनौँ न हजुर उमेरको पनि ख्याल गर्नु होला स्वास्थ्यको पनि ख्याल गर्नु होला त्यो सधैँ छ हामीले भन्ने कुरा होइन बुझिहाल्नु भएको यहाँले आज धेरै वर्षपछि रेडियो नेपालको पनि हो यहाँको सृजनशील जिन्दगी के कस्तो थियो के जस्तो थियो किन भन्नुभयो घरदेश परदेश यहाँका आफ्ना आफन्त पनि हुनुहुन्छ रेडियोका तमाम श्रोताहरू हुनुहुन्छ उहाँहरूलाई के भन्नु छ नि उहाँहरूलाई चाहिँ के भने जुन अब मलाई एउटा सृजना यात्रामा लाग्नुको लागि जुन एउटा प्रतिक्रिया सद्भाव शुभेच्छा अनि वास्तवमा भने मेरा श्रोताहरूले मेरा पाठकहरूले दिएकै कारणले गर्दाखेरि मैले यहाँसम्म यात्रा नापेको हो र अझै यो यात्रा निरन्तरता दिनेहरूलाई उहाँहरूको सहयोग सुझाव र सद्भावको म आशा गर्छु र धेरै वर्ष लामो अन्तरालपछि मलाई रेडियो नेपाली सम्झेकोमा गुरु नेपाललाई पनि धन्यवाद भन्छु र कुण्ड भन्नेलाई त त्यो जतिखेर ढाल एजी निजुले जाने बजाउनु भएको थियो त्यो कुण्डलाई धेरैले अहिले पनि भन्दाखेरि कुण्ड कविता सुनाउने होइन भन्छन् त्यो मेरो कुनै एउटा परेको थियो भन्दा यसै गरी तपाईँहरूले नै मलाई चाहिँ एउटा प्रेरणा दिनुभएको मैले ठानेको थिएँ र जसरी पाठकहरूले दिएका छन् म सबैलाई धन्यवाद भन्छु बेलातिर बराइँदाखेरि किरिङमिरिङ सडकमा अलपत्र भन्ने यात्रा सङ्ग्रह पनि निकाल्नुभएको थियो त्यो यात्रा निकै ठुलो थियो त्यसको विषयमा हामीले लामो कुरा गरेनौँ र यहाँको सृजनशील जिन्दगी त्यहाँदेखि यहाँसम्म जसरी आउनुभयो साहित्य सेवामा पनि यत्तिकै कलिङ भएर लाग्नु भएको छ तपाईँको पाइलामा तपाईँको यात्रामा कतै पनि ठेस नलागोस् र यहाँले एउटा गजल लेख्नु भएको छ नि गाउँमा सिङ्गोमा बजारमा किने बल्ल खोज्दा भेटेँ हजारमा किने यसलाई विदा माग्ने बेलामा चिटिक्क जोड्नु त छँदैछ नारायण लामाले साह्रै मिठो झला दिएका छन् शिक्षक पौडेलले सङ्गीत गरेका हुन् र आजका अतिथि बुढा छेत्रीले लेख्नुभएका गजल चेरुमाई अब उपहारमा यही गजललाई छोडेर प्राविधिक साथी राजुका ओजालाई धेरै धेरै धन्यवाद दिन्छु र मेरो तर्फबाट पनि धन्यवाद र यहाँलाई पनि दिल खोलेरै आभार व्यक्त गर्दछु र आजको कार्यक्रम रोजगारबाट म पनि पौडी पनि बिदा माग्छु नमस्कार गाउँमा थिए म बजारमा तिमी गाउँमा थिए म बजारमा तिमी गाउँमा थिए म बजारमा तिमी खोज्दा खोज्दा भेटे खोज्दा खोज्दा भेटे खोज्दा खोज्दा भेटे खोज्दा भेटे बल हजारमा तिमी गाउँमा थिए म गाउँमा थिए म बजारमा तिमी त धेरै गर्नु छ तिमीसित बातहरू धेरै गर्नु छ तिमीसित बातहरू तिमीसित बातहरू धेरै गर्नु छ तिमीसित बातहरू धेरै गर्नु छ तिमीसित बातहरू धेरै गर्नु छ एकछिन पर्ख पर्ख एकछिन पर्ख पर्ख एकछिन पर्ख पर्ख एकछिन पर्ख पर्ख कति हतारमा तिमी गाउँमा थिएमा गाउँमा थिएमा बजारमा तिमी कति हुँदै होइनौ तारा पनि कति तारा पनि कति तारा पनि कति तारा पनि कति सुन्दर मुहारमा तिमी गाउँमा थिए म गाउँमा थिए म बजारमा तिमी हुन्छन् छैन हुन्न पनि छैन हुन्छन् छैन हुन्छन् छैन हुन्न पनि छैन हुन्छन् छैन हुन्न पनि छैन हुन्छन् छैन हुन्न पनि छैन फसे कि पोहौ कि फसे कि पोहौ कि फसे कि पोहौ कि फसे कि पोहौ कि कतै तो धर्मा तिमी गाउँमा थिए म गाउँमा थिए म बजारमा तिमी गाउँमा थिए म बजारमा तिमी गाउँमा थिए म बजारमा तिमी